दोस्रो संस्करणको भूमिका एकजना सुविख्यात वामपन्थी विद्वानकोमा केही विद्यार्थीहरू गएछन् र भनेछन् नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासबारे बताउनुहोस् न उहाँले भन्नुभएछ पहिलो भरतमोहनजीको किताब पढेर आउनुहोस् धेरै कुरा थाहा पाउनुहुन्छ एकजना पूर्व प्रधानमन्त्रीले संसददेखि संविधानसभासम्म विमोचनको सार्वजनिक समारोहमा भरतमोहनजीको पहिलो किताबले नेपाल कम्युनिस्ट आन्दोलनबारे धेरै कुरा थाहा पाइन्छ मैले पनि यो किताब अद्योपान्त पढेको छु अरूलाई पनि पढ्न सुझाव दिन्छु भन्नुभयो केही बुद्धिजीवी साथीहरूले हामीले पनि थाहा नभएको कुरा यहाँ रहेछन् भन्नुभयो मेरो जीवनयात्राको केही सम्झना यो दुई हजार चौसठी सालमा प्रकाशित भएको हो प्रकाशित भइसकेपछि पाठकहरूले मन पराउनु भयो हात हातै सकियो यो किताबको दोस्रो संस्करण धेरै अघि छाप्नुपर्ने थियो ढिला भइसकेको थियो यसैबीचमा यो किताबको निरन्तरताको रूपमा दुई हजार छप्पन्न सालदेखि दुई हजार बहत्तर सालसम्मको संविधान जारी भएको कुरा समेत लिएर संसददेखि संविधान सभासम्म नामक किताब लेखेँ प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले विमोचन गर्नुभयो अहिले बजारमा आएको छ त्यो किताब आएपछि धेरै साथीहरूले पहिलो किताबसँग यो दोस्रो साथ राख्दा युवा पुस्तालाई दुई हजार तिन सालदेखि दुई हजार त्रिहत्तर सालसम्मको राजनीतिक उथल पुथल जान्न मद्दत पुग्थ्यो भन्नुभयो यसै भावनाबाट अभिप्रेरित भई दोस्रो संस्करण प्रकाशन गरेको हुँ यो दुईवटा किताब वास्तवमा मेरो जीवनयात्रा नै हो मेरो कथा हो एकातिर नेपाली राजनैतिक उथलपुथल देखिन्छ भने अर्कोतिर गएको मेरो सत्तरी वर्षको जीवनको गतिविधि देखिएको छ यी दुवै किताब पाठकहरू समक्ष राखेको छु यी दुवै किताब अब पाठकको सम्पत्ति भएको छ मेरो किताबको मूल्याङ्कन र मेरो मूल्याङ्कन पाठक र जनताले गर्नुहुनेछ मेरो जीवनयात्रा पुनः प्रकाशित गरेर अनि संसददेखि संविधानसभासम्म नयाँ प्रकाशन गरी पाठकमा आज ल्याउने घोस्ट राइटिङ नेपाल र त्यस संस्थाका अध्यक्ष कमल ढोकाल र डिजाइन लेआउट गर्ने नगेन्द्र लामा स्याङ्गोलाई हार्दिक धन्यवाद भरत मोहन अधिकारी दुई हजार पचहत्तर असार